गोरेटो हामी उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि गोरेटो हामी उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि आकाश सुही छ धरती कतै तिम्रो मन बदल्यो कि ओ तपाईँको प्रेमको चिनो अझै पानी उस्तै छ प्रेसीका याद भरियो मनमा जस मुटु पोल्दो छ कोही फर्काइदे त्यो वालापन कोही का तिमी गोरेटोवानी उस्तै छ गल्ली तिमी कतै बाद्ल्यौ कि गोरेटोवानी उस्तै छ गल्ली तिमी कतै बद्ल्यौ कि आकाश उही छ धरती उही छ कतै तिम्रो मन बद्ल्यौ कि ओ झल याद आउँछ सिरानी बनाई छातीमा सुतेको आजै जस्तो लाग गोरे कि गोरेटो हामी उस्तै छ गल्ली तिमी कतै बाट्यौ कि आकाश उही छ धरती उही छ कतै तिम्रो मन बाट्यौ कि